रे बाउलाउ रे भैलाउ रे बिस वर्षै रे हिजो आज भोलि हटे जान्छु जाड खान्छु देख्छु तिरी मिरी म त घरको एक्लो छोरो जे नानी बाजे लाउरे बाउ लाउरे भै लाउरे बिस वर्षै नपुग्दै भैलाउ रे हिजो आज भोलि बाटी जान्छु डाँड खान्छु देख्छु म त घरको एक्लो छु जे गर्दाखेरि जान्छु डाँड खान्छु देख्छु तिरी मिरी म त घरको एक्लो छु जे गर्दाखेरि छ हिजो आज भोलि घटे जान्छु जाँड खान्छु देख्छु तिरी मिरी म त घरको एक्लो छोरो जे नानी न कोहीको डर न कोहीको पिर छ खान पुग्ने सरकारी जागिर छ हिजो आज भोलि घटे जान्छु जाँड खान्छु देख्छु तिरी मिरी म त घरको एक्लो छोरो जे नानी फेरि जान्छु जाँड खान्छु देख्छु तिरी मिरी त घरको एक्लो छोरो जेगर नानी कोही बाउ आमाको एक्लो छोरो जेगर नानी हिजो पाउनलाई दुःख छैन खाना र लाउनलाई हिजो आज भोलि घटी जान्छु जाँड खान्छु देख्छु तिरी मिरी म त घरको एक्लो छोरो जे घर नानी नसके नि सर्वसो पाउनलाई दुःख छैन खाना र लाउनलाई हिजो आज भोलि घटी जान्छु जाँड खान्छु देख्छु तिरी मिरी म त घरको एक्लो छोरो जे घर नानी खान्छु ढाड खान्छु देख्छु तिरी मिरी म त घरको एक्लो छोरो जे घर नानी कोही बाउ मैले कमाउँछु लाउँछु खान्छु बचेको जमाउँछु हिजो आज भोलि घटी जान्छु चाड खान्छु देख्छु तिरी मिरी म त घरको एक्लो छोरो आफ्नो लागि आफैले कमाउँछु लाउँछु खान्छु बचेको जमाउँछु हिजो आज भोलि घटी जान्छु चाड खान्छु देख्छु तिरी मिरी म त घरको एक्लो छोरो जे गर्दाखेरि खान्छु तार खान्छु देख्छु तिरी मेरी म त घरको एक्लो छोरो जे घर नानी कोही बाउ आमाको एक्लो छोरो जे नानी